तपाईँ देशमा हुनुहुन्छ परदेशमा हुनुहुन्छ संसारका जुनसुकै कुनामा हुनुहुन्छ अनि मुक्तक लेख्नुहुन्छ मुक्तकमा रमाउनुहुन्छ भने तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता चाहिँ यो हप्ता पनि हामी उपस्थित भइसकेका छौँ हामी भन्नाले म मदन भण्डारी रहनेछु तपाईँहरू समक्ष रातको एघार बजीसम्म अनि मसँग रहनुहुनेछ प्रविधि संयोजनमा कविता श्रेष्ठजी तपाईँले हामीलाई श्रोता एकानब्बे दशमलव छ मेगार्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radio vision dot com dot NP login गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार पराईलाई भन्न सक्दिन खै कुन्नी कस्ता लाग्छन् पराईलाई भन्न सक्दिन खै कुन्नी कस्ता लाग्छन् ठोकेर भन्छु आफन्तलाई यी आँसु सस्ता लाग्छन् परेको बेला बेकममा हाम्रा नाता सम्बन्धहरू साँच्चै मलाई बारीका थोत्रा बुख्याँचा जस्ता लाग्छन् साँच्चै मलाई बारीका थोत्रा बुख्याँचा जस्ता लाग्छन् वाह यो कचपको मुक्तक श्रोता सन्दीप सङ्ग्रौला दिल दुखीजीको लाली गुराँस नगरपालिका आठ तेह्रथुम उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ सन्दीप सङ्ग्रौला दिल दुखीजीका यिनै दामी मुक्त खराबहरूसँगै आजको कार्यक्रम मुक्तक मालामा श्रोता मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु आजको यो वसाईमा पनि तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक मसँग छ सवाल जवाफ मुक्तक पनि धेरै पठाउनु भएको छ साथैमा छ म आलो पालो जोड्दै जानेछु भने नि धेरै मुक्तक छ धेरै सवाल जवाफ मुक्तक पनि छ हामी एउटा कार्यक्रममा एउटा सवाल जवाब सुन्नेछौँ मुक्तक त धेरै सुन्नेछौँ हेरौँ निर्धारित समयमा कति सक्छु मुक्तक राख्न म भने मुक्तक नै बोल्छु ल हरेक पल आँखाभरि विगत हुनेछ हरेक पल आँखाभरि विगत हुनेछ निष्ठुरीको यादमा रुने आदत हुनेछ त्यसैले त माया प्रेम कसैले नगर्नु नत्र पक्का मेरे जस्तो हालत हुनेछ नत्र पक्का मेरे जस्तो हालत हुनेछ ओहो यो मुक्तक सुमन आइडुजीको इलाम नयाँ बजार उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ नमस्कार यो कार्यक्रममा म पहिलोपटक सहभागिता जनाउँदैछु है भन्नुभएको छ तपाईँलाई स्वागत छ सुमन आइडुजी हाम्रो कार्यक्रममा हाम्रो यो मुक्तकको मालामा अर्को मुक्तक म कार्यक्रममा जोड्न चाहन्छु मसँग मुक्तक छ देउ भाइ किराँचीको मरण हुन्छ कहिले लेखिएको हुँदैन मरण हुन्छ कहिले लेखिएको हुँदैन नमरुन्जेल यमराज भेटिएको हुँदैन बाँचुन्जेल धनी गरिब जो भए नि मरेर पुगिन्छ कहाँ देखिएको हुँदैन मरेर पुगिन्छ कहाँ देखिएको हुँदैन देउभाइ किराँची मोरङका मुक्तकमन हाल साउदी अरेबियामा हुनुहुँदो रहेछ हो है देउभाइ किराँची मरेपछि के हुन्छ कहाँ पुगिन्छ कसले देखेको छ र बाँचुन्जेल त हो खुला मन लिएर सेवा सहयोगको भावना बोकेर मिठो माया साटेर बाँचौँ खुसी बाँडेर बाँचौँ आज धेरै मुक्तक मनहरू श्रोता नवीन नामहरू हुनुहुन्छ कार्य मुक्तक मालाको निमित्त देउबाई किराँतजी पनि सम्भवतः पटक हुनुपर्छ हामी समक्ष आउनुभएको त्यस्तै म अर्को एउटा मुक्तक लिँदैछु मसँग मुक्तक छ प्रेम महतराजीको तिमी सँगसँगै खोली तर्छु भन्नेले तिमी सँगसँगै खोली तर्छु भन्नेले तिमी बिना म त्यसै मर्छु भन्नेले आखिर किन छोडेर गयो आज तिमीलाई जुनीभरि माया गर्छु भन्नेले तिमीलाई जुनीभरि माया गर्छु भन्नेले कस्तो त है प्रेम त राजीको यो मुक्तक मूलपानी सलियानुवाको घर हो हाल अरबमा छु भनेर मुक्तक पठाउनु भएको छ अर्को मुक्तक छ श्रोता मसँग विराज एकटेन्जीको भन्नलाई त यो मन अन्त तर्किँदैन भन्यो भन्नलाई त यो मन अन्त तर्किँदैन भन्यो तिमीमै समाहित जीवन फर्किँदैन भन्यो हिजो प्रतीक्षाको फल मिठो हुन्छ भन्थी आज फेरि समयले पर्खिँदैन भन्यो आज फेरि समयले पर्खिँदैन भन्यो विराज एक तेन्जी जापाका मुक्तक मन हामी समक्ष यसरी आउनुभयो मिठो माया बोकेर अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ जनक सिगदेलजीको श्रम गर्ने हात खुट्टै टुटिरहेको देख्दा पनि श्रम गर्ने हात खुट्टै टुटिरहेको देख्दा पनि नारी अस्मिता कोठीहरूमा लुटिरहेको देख्दा पनि ए सरकार कहिलेसम्म राहदानी बाँडिरहन्छस् कयौँका प्रिय सम्बन्ध छुटिरहेको देख्दा पनि कैयौँका प्रिय सम्बन्ध छुटिरहेको देख्दा पनि यसरी झकझक्याउँदै हुनुहुन्थ्यो मुक्तकमा जनक सिगदेलजी गजरकोट छ तनहुबाट अब नि श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नुहोला मसँग कृष्ण कुँवरजीको मुक्तक छ बजाङ उहाँको घर हो कृष्ण कुँवरजी पनि पहिलो पटक नै हुनुपर्छ बजाङबाट आउनुभएको कृष्णजीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिक कोसेली श्रोता तपाईँलाई केही छिनको लागि हँसाइ पनि दिन्छन् साथी केही छिनको लागि हँसाइ पनि दिन्छन् साथी एक दुई दिन दिलमा बसै पनि दिन्छन् साथी हतपत विश्वास गर्नुहुन्न है आज भोलि यहाँ जिन्दगीभर बेसरी फँसै पनि दिन्छन् साथी जिन्दगीभर बेसरी फँसै पनि दिन्छन् साथी आफूलाई मान्छे भन्ने मान्छेलाई हेला गर्दैन आफूलाई मान्छे भन्नेले मान्छेलाई हेला गर्दैन मान्छेको जात एउटै हो उचो र निचो देख्दैन जात र विभेद खोज्दै हिँडेमा कसैको जन्ती जुट्दै मन्त्र कृष्ण कुँवरजीका मुक्त खरबहरूसँगै यो मिठो गीत श्रोता कार्यक्रम मुक्तक नालामा तपाईँहरूले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा हुनुहुन्छ तपाईँहरू अनि म तपाईँहरूकै मुक्त खरबहरू आलो पालो जोडिरहेको छु मुक्तक बोलिरहेको छु यता सुर ताल लय आउला ध्रैय गरिरहेछु यता सुर ताल लय आउला ध्रैय गरिरहेछु उता डर त्रास भए आउला ध्रैय गरिरहेछु स्वार्थ लुटेर पराइ पनि टाढिनेहरू पखन मेरो पनि त समय आउला ध्रैय गरिरहेछु मेरो पनि त समय आउला ध्रैय गरिरहेछु स्वार्थ लुटेर पराई बनी टाढिनेहरू पख न मेरो पनि त समय आउला द्रय गरिरहेछु यो मुक्तक वीर पृथक थापाजीको चितवन उहाँको घर हो चितवन कुरिन्टार हाल उहाँ मलेसियामा हुनुहुन्छ वीर पृथक थापाजी नियमित रूपमा आउनुहुन्छ मिठो मिठो माया बोकेर आउनुहुन्छ हामीहरू समक्ष खुसी लाग्छ अर्को मुक्तक म लिँदैछु श्रोता मुक्तक छ मसँग गोविन्द प्रसाद लम्सालजीको सदा प्रेम मैले दिएको थिएँ नि सदा प्रेम मैले दिएको थिएँ नि भरोसा गर्दै जिएको थिएँ नि मलाई तिमी आज छोडी गइहाल्यौ तिम्रै माया मनमा लिएको थिएँ नि तिम्रै माया मनमा लिएको थिएँ नि ओहो कस्तो है बुझ्नेले कुरा नबुझेपछि गोविन्द प्रसाद लम्सालजीको यो मुक्तक स्थायी ठेगाना उहाँको इस्मा गुल्मी हाल उहाँ अनाम नगर काठमाडौँमा हुनुहुन्छ गोविन्द प्रसाद लम्सालजीका मुक्त खराबहरूसँगै अर्को मुक्तक म बोल्छु श्रोता मसँग मुक्तक छ सुभाष गिरी इसुजीको मलाई त आफ्नाले कुटे उजुरी कहाँ गर्नु मलाई त आफ्नाले कुटे उजुरी कहाँ गर्नु हाम्रो खुसी सर्वस्व लुटे उजुरी कहाँ गर्नु हाल्थेँ होला मुद्दा मैले अन्यायमा परेँ भने हराउनलाई अदालतै जुटे उछुरी कहाँ गर्नु हराउनलाई अदालतै जुटे उछुरी कहाँ गर्नु यो मुक्तक मिठो मुक्तक सुभाष गिरी इसुजीको त्रिशुली नुवाकोट नुवाको घर हो सुभाष गिरी आउँदै गर्नुहुन्छ कार्यक्रममा राजकुमार डाँगीजीको श्रोता एउटा मुक्तकारको मसँग छ नखा भन्दा मान्दैन रक्सी चुरोट खान्छ नखा भन्दा मान्दैन रक्सी चुरो खान्छ आउँछ मेरै छेउ विगत सुनाएर जान्छ मैले सम्साएँ स्वास्थ्यलाई हानि गर्छ भन्दै उसले भने जिउने बोतल सहारा ठान्छ उसले भने जिउने बोतल सहारा ठान्छ राजकुमार डाँगीजीको मुक्तक दाङ्ग पञ्चकुले उहाँको घर हो अर्को मुक्तक टोपेन मल्ला ठकुरीजीको श्रोता मसँग छ फुल टिप्छन् हाँगा भाँचेर अचम्म छ यहाँ फुल टिप्छन् हाँगा भाँचेर अचम्म छ यहाँ चोर दिन्छन् माया साँचेर अचम्म छ यहाँ कति मरेको कति मारेको पाइन्छ प्यारमा के के देख्नु परेको बाँचेर अचम्म चाहिँ यहाँ के के देख्नु परेको बाँचेर अचम्म चाहिँ यहाँ टोपिन मल्ल ठकुरीजी बागलुङका मुक्तकार यसरी आउनुभयो कार्यक्रममा अर्को मुक्तक राम शरण चिमोरियाजीको श्रोता मसँग छ यात्रा सुरु नहुँदै फर्किन्छन् कोही यात्रा सुरु नहुँदै फर्किन्छन् कोही एक्कासी त्यसै तर्किन्छन् कोही सधैँ मुटुमा मायाको घाउ लगाएर त्यहीमाथि नुनसुक छर्किन्छन् कोही माथि नुनसुक छर्किन्छन् कोही रामशरण चिमरियाजी मुक्तकमा यसो भनिरहनु हुँदा आफ्नो सम्पर्क ठेगाना भने उहाँले लेख्न छुटाउनु भएछ अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नुहोला दीपक रिमालजीको मुक्तक मसँग रहेको छ नुवाकोट रातमाटे उहाँको घर हो दीपक रिमालजीको मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता रिसाएर आँखा तरेकी मन पर्दैन रिसाएर आँखा तरेकी मन पर्दैन अनावश्यक गाली गरे कि मन पर्दैन सधैँ तिम्रो काखमा निदाउने मान्छे म पराईको नजिक सरे कि मन पर्दैन पराईको नजिक सरे कि मन पर्दैन बिना नै जल्दो रहेछ आहै थिए न दिल आग बिना नै जल्दो रहेछ थाहै थिए न मायाले थाहै रमेगा कार्यक्रम मुक्तक माला भएको छ मरण भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् बख्री मुक्त मुक्तकरा परेसँगै श्रोता यो मिठो गीत सुन्नुभयो रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हार्चमा कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ हामी हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म आउने गर्छौँ तपाईँको रेडियो सेटमा तपाईँ कार्यक्रम मुक्तकमाला नियमित सुन्नुहुन्छ अनि सुन्ने चाहत हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com त्यस्तै चुकु प्रकाश अनलाइन साहित्यिक पत्रिकाको website W W W dot Chukuprakash dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ त्यस्तै युट्युबमा गएर पनि तपाईँले कार्यक्रम भेटाउन सक्नुहुन्छ अब भने श्रोता कार्यक्रममा बेला भएको छ सवाल जवाफ मुक्तको धेरै सवाल जवाफ मुक्तक तपाईँले हामीलाई लेखेर पठाउनु भएको छ निकै अगाडि प्राप्त भएको एउटा सवाल जवाफ अबको क्रममा म राख्छु हामीलाई नियमित रूपमा उहाँहरूले सवाल जवाफ पठाइरहनुहुन्छ मिठो माया यसरी नै बाँडिरहनुहुन्छ र यो सवाल जवाफ रहेको छ सिसा थार्यो हिन्दूजी र एसपी असफलजी बिचको सिसा थारू इन्दुजीको घर सुनसरी हो हालवीर तामोड झापामा हुनुहुन्छ एसपी असफलजीको घर बाटखोला नौ स्याङ्जा हो हाल बिरानो मुलुक भनेर लेख्नुभएको छ सवाल जवाफ मुक्तकमा सधैँ चाहिँ मलाई साथ दिन टिका पोखरेलजी आइसक्नु भएको छ तपाईँले सिसा थारू हिन्दूजीका मुक्त खराबहरूमा टिका पोखरेलजीको स्वर सुन्न सक्नुहुन्छ अनि त्यस्तै एसपी असवालजीका मुक्त खराबहरूमा तपाईँले मेरो स्वर सुन्न सक्नुहुन्छ सवाल जवाफ रमाइलो छ अनि विषयवस्तु राम्रो उठाउनु भएको छ साली बेनाको कुराकानी हामीले सवाल जवाफमा सुन्न सक्छौँ सन्देश बाँड्न खोज्नुभएको छ मुक्तकारहरूले टिकाजी सिसा थारू हिन्दूजीको मुक्तकमा आफ्नो आवाज मिलाउनु मिलाउनुहुनेछ साली भनेर अनि म एसपी असफलजीका मुक्त खरबहरूमा आवाज मिलाउनेछु भेना भनेर सुरु गरौँ सवाल जवाफ एसपी असफलजीबाट हो कि चाहिँ लाग्छ निमपत्ताको डाली हो कि चाहिँ लाग्छ निमपत्ताको डाली कचकच मात्रै गरिरहन्छ उखाली दिदी छोरी तिमीलाई भित्र्याउन पर्यो भनिदेऊ न तिम्रो के विचार छ साली भनिदेऊ न तिम्रो के विचार छ साली भेना हजुरको कुरा सुनेर भएँ म छक्क भेना हजुरको कुरा सुनेर भएँ म छक्क मनै मेरो फुलेर आयो छाती भयो ढक्क कहाँ म जान सक्छु र दिदी माथि सौदा हजुरको यो कुरा सुनेर भए म अकमक्क हजुरको यो कुरा सुनेर भए म अकमक्क आजकलका केटाको भर हुँदैन सानी आजकलका केटाको भर हुँदैन सानी जान रक्सी खान्छन् गतिलो हुन्न बानी दिदीले त सारा घर भाँडेर बसेकी छ तिमी आऊ राज गर्न बनी दिलकी रानी तिमी आऊ राज गर्न बनी दिलकी रानी नराम्रो लाग्यो भिनाजु हजुरको यस्ता कुरा सुनेर नराम्रो लाग्यो भिनाजु हजुरको यस्ता कुरा सुनेर दिदीले मनमा सजाय राखेकी छिन् कति कुरा गुनेर कहाँ म जान सक्छु र आफ्नै दिदी माथि सौदा हजुरको लागि मायाले स्वेटर राखेकी छिन् बुनेर हजुरको लागि मायाले स्वेटर राखेकी छिन् बुनेर तिम्री दिदीले आफ्नै खुट्टामा बन्जर हानी तिम्री दिदीले आफ्नै खुट्टामा र हानी मलाई पाउँदा आफैलाई माने हुन्छ भाग्यमानी अरूको खुसियालीमा डडेलो लगाउन अघि सर्ने यो त हाम्रो स्वार्थी समाजको पुरानै हो बानी यो त हाम्रो स्वार्थी समाजको पुरानै हो बानी हेर्नुहोस् यस्ता कुरा हजुरले गर्नु हुँदैन भिनाजु हेर्नुहोस् यस्ता कुरा हजुरले गर्नु हुँदैन भिनाजु म हजुरसँग गए दिदीको मन रुँदैन भिनाजु मैले हजुरलाई आफ्नै अभिभावक मानेको छु दिदीको मायाले हजुरको मन छुँदैन भिनाजु दिदीको मायाले हजुरको मन छुँदैन भिनाजु तिम्रो दिदीको मलाई माया नभएको होइन तिम्रो दिदीको मलाई माया नभएको होइन लाग्छ त्यसको त माया गर्ने मुट्टु पनि छैन मुनाको मदन बन्ने हजार प्रयास गर्दा नि मैले मात्रै सम्झौता गरेर जीवन सधैँ चल्दैन मैले मात्रै सम्झौता गरेर जीवन सधैँ चल्दैन मलाई पनि हजुरको माया नलागेको होइन मलाई पनि हजुरको माया नलागेको होइन जानी जानी हजुरदेखि टाढा भागेकी म छैन आफैलाई सम्हाल्नुहोस् दिदी जस्तै नभन्नुहोस् है घरको इज्जतको लागि तपाईँकी हुन मिल्दैन घरको इज्जतको लागि तपाईँकी हुन मिल्दैन मलाई उसले छोडपत्र दिन्छु भन्छे मलाई उसले छोडपत्र दिन्छु भन्छे आधा मेरो सम्पत्ति पनि लिन्छु भन्छे धम्की दिँदै मलाई मुद्दा हराउने भन्दै सहरको नामी वकिललाई चिन्छु भन्छे सहरको नामी वकिललाई चिन्छु भन्छे कस्तो दुविधामा मलाई पार्नुभयो भिनाजु कस्तो दुविधामा मलाई पार्नुभयो भिनाजु दिदीको पोल सबै अघि सार्नुभयो भिनाजु हजुरका कुरा सुनेर मेरो मन पनि पग्लियो खै दुःख छ भन्दै आँसु झार्नुभयो भिनाजु खै दुःख छ भन्दै आँसु झार्नुभयो भिनाजु आफ्नै सम्झी मनको कुरा खोलेको सानी आफ्नै सम्झी मनको कुरा खोलेको सानी तिम्रो साथ पाएँ भने हुनेछु म भाग्यमानी नारीको त मन कोमल हुन्छ भन्ने सुनेको मेरो पीडा बोझी बनिदेऊ यो दिलकी रानी मेरो पीडा बोझी बनिदेऊ यो दिलकी रानी हुन्न भेना आफ्नै दिदीको घर मैले तोड्न हुन्न भेना आफ्नै दिदीको घर मैले तोड्न प्रयास गर्छु एकचोटि यो सम्बन्ध जोड्न दिदीलाई हजुरले नबुझेको नि हुन सक्छ आवेगमा आएर हुन्न पाइला अन्त मोड्न आवेगमा आएर हुन्न पाइला अन्त मोड्न मलाई नि आफ्नो घरबार तोड्न मन छैन मलाई नि आफ्नो घरबार तोड्न मन छैन बिहे गरी ल्याएकी पत्नी छोड्न मन छैन तिमीसँग सल्लाह गरेको मात्रै हो साली कृष्णले चाहिँ हजारौँ गोपिनी जोड्न मन छैन कृष्णले चाहिँ हजारौँ गोपिनी जोड्न मन छैन ससानो कुरामा न्यु खोजी किनोस् भिनाजु ससानो कुरामा न्यु खोजी किनोस् भिनाजु आफ्नो कर्तव्यबाट यसरी सधैँ नतर्किनुहोस् भिनाजु सम्पूर्ण माइतीले सम्झाएर पठाएका छौं दिदीलाई अब तपाई पुरानो कुरा भुलेर घर फर्किनुहोस् भिनाजु अब तपाई पुरानो कुरा भुलेर घर फर्किनुहोस् भिनाजु सकेसम्म हाम्रो सम्बन्ध जोड्ने प्रयास गर्छु सकेसम्म हाम्रो सम्बन्ध जोड्ने प्रयास गर्छु यो मनमा फेरि उसैका लागि माया प्रेम बर्छु ढुक्कसँग बससाली तिम्रो दिदीको ओठमा हाँसो खुसी फर्काउन सदैव म अगाडि सर्छु आँसो खुसी फर्काउन सधैँ म अगाडि सर्छु dilbaşa उहाँहरू हिन्दूजी र एसपी असुपालजीका मुक्तकरबहरूसँगै यो गीत तपाईँले कार्यक्रममा श्रोता सुन्नुभयो मुक्तक मालामा हुनुहुन्छ तपाईँहरू म मुक्त कालो पालो लिइरहेको छु बोलिरहेको छु थोरै वनमा र थोरै काँस उम्रियो थोरै वनमा र थोरै काँस उम्रियो माया उम्रेला भनेको घाँस उम्रियो मेरो मुटुमा यसरी खर उम्रिँदै जाँदा तिम्रो मुटुमा अरूकै गुराँस उम्रियो तिम्रो मुटुमा अरूकै गुराँस उम्रियो हो यो मुक्तक जिएम दिपु देपेन्द्रजीको रुकुम खोला गाउँ पाँच उहाँको घर हो निकै लामो समय पश्चात जिएम दिपु देपेन्द्रजी आउनुभयो कार्यक्रम मुक्तक मालामा खुसी लाग्यो अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ राम रिमालजीको भाग्य ठुलो हो कि काम ठुलो सोचिरहेछु भाग्य ठुलो हो कि काम ठुलो सोचिरहेछु दाम ठुलो कि नाम ठुलो सोचिरहेछु धेरै पढियो कथा पुराणहरू पनि यहाँ बुद्ध ठुलो कि राम ठुलो सोचिरहेछु बुद्ध ठुलो कि राम ठुलो सोचिरहेछु युमुक्तक श्रोता राम रिमालजीको नुवाकोट उहाँको घर हो हाल बसन्तपुर भनेर आफ्नो ठेगाना लेख्नुभएको छ पहिलोपटक हुनुपर्छ राम रिमालजी हामी समक्ष आउनुभएको बुद्ध ठुलो कि राम ठुलो सोचिरहेछु भन्नुभएको छ आफ्नो ठाउँमा दुबैजना मान हुनुहुन्छ है अर्को मुक्तक छ मसँग श्याम धमलाजीको मान्छे भएर मान्छेलाई अत्याचार गर्छ मान्छे भएर मान्छेलाई अत्याचार गर्छ मानिस हो पशुको जस्तै व्यवहार गर्छ जन्म दिने आमालाई तथा नाम गरी मूर्ख धर्म कमाउन ढुङ्गालाई नमस्कार गर्छ धर्म कमाउन ढुङ्गालाई नमस्कार गर्छ वाह यो गजबको मुक्तक श्याम धमलाजीको ओखल ढुङ्गा कुन्ता देवी उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग गोविन्द केसीजीको मायाको मूल्य तुलोमा जोक्न चाहिन मैले मायाको मूल्य तुलोमा जोक्न चाहिन मैले अनि उनको कहानी सोध्न चाहिन मैले खानदानको भेद गर्दै अन्तै हिँडेपछि उनी बहेका आँसु धारा रोक्न चाहिन मैले बहेका कहाँ रोक्न चाहिन मैले गोविन्द केसीजी स्याङ्जाका मुक्तकार हाल उहाँ समुद्र पारी भनेर आफ्नो सम्पर्क ठेगाना लेख्नु भएको छ अर्को मुक्तक श्रोता मसँग हेमराज तामाङजीको खाली मलाई नचायो तिमीले खाली मलाई नचायो तिमीले जाली मलाई बनायो तिमीले मेरो खुसीहरू लुटेराले लुट्दा ताली मलाई बजायौ तिमीले ताली मलाई बजायो तिमीले यो मुक्त खेमराज तामाङजीको इटहरी तिन सुनसरी उहाँको घर हो हाल उहाँ साउदी अरेबियामा हुनुहुन्छ अर्को मुक्त छ श्रोता मसँग सन्दीप भट्टजीको हँसाउने सबलाई मैले हृद बनाएछु हँसाउने सबलाई मैले हृद बनाएछु मनसँग मन मोली फेरि प्रीत बनाएछु उनी आइन् भनिन् सब खत्तम भो अब शब्द कोरी वचन फेरि हारचित बनाएछु शब्द कोरी वचन फेरि हारचित बनाएछु सन्दीप भट्टजी कुमपुर साथ टार धादिङ उहाँको घर हो हाल उहाँ नेपालगञ्जमा हुनुहुन्छ पहिलोपटक आउनुभयो सम्भवतः सन्दीप भट्टजी हाम्रो कार्यक्रममा अन्य धेरै मुक्तक श्रोता तपाईँहरूको मसँग छ अहिले भने एउटा गीत तपाईँहरू समक्ष म राख्न चाहन्छु अनमोल शर्माजीको मुक्तक मसँग रहेको छ सुर्खेत उहाँको घर हो हाल उहाँ नेपालगञ्ज बाँकेमा हुनुहुन्छ अनमोल शर्माजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिकको सेली तपाईँलाई श्रोता भएको इज्जत इमान बेचिरहेका छन् भएको इज्जत इमान बेचिरहेका छन् थाहा पाएरै जानजान बेचिरहेका छन् जन्मना साथ खुसी हुँदै पूजा गर्ने मान्छेले दुःख लाग्छ यार सन्तान बेचिरहेका छन् दुःख लाग्छ यार सन्तान बेचिरहेका छन् संसारमै को भए बैसको माया हो बैसको माया पैसाको छेउमा बाचाका सम्भुदा रहेछन् गिर्नु परेसी मान्छेहरू गिर्नु परेसी मान्छेहरू हदैसम्म गिर्दा रहेछन् दैव पैसा बनायो कसले पैसा बनायो गर्छन् पैसाको खेती विरतीको मोल घटो पैसाले गर्छन् पैसाको खेती विरतीको मोल घटो कलियुगमा कथा नै रह्यो कागजी पैसा हो कागजी पैसा सङ्ग मान्छेले आत्मा पनि बेच्दा रहेछन् गिर्नु परेसी मान्छेहरू गिर्नु परे मान्छेहरू हदैसम्म गिर्दा रहेछन् दैव पैसा बनायो कसले पैसा अनमोल शर्माजीका मुक्त करापहरूसँगै यो मिठो गीत तपाईँले सुन्नुभयो श्रोता कार्यक्रम मुक्तक मालामा तपाईँहरूले पठाउनुभएका अन्य धेरै मुक्तक मसँग छ सुरक्षित छ यो पाला कार्यक्रमको निर्धारित समय सकिन लागेको सङ्केत म पाइरहेको छु अर्को पाला बोल्छु नि है तपाईँलाई पनि कार्यक्रम सुन्दै जाँदा प्रतिक्रिया बाँड्न मन भयो मुक्तक बाँड्न मनभयो भने तपाईँले Muktakmala at the rate gmail dot कममा मेल गर्न सक्नुहुन्छ त्यस्तै सामाजिक सञ्जालमा पनि भेट्न सक्नुहुन्छ हामीलाई तपाईँले सामाजिक सञ्जालमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर मुक्तकरफहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि संयोजनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्का सम्झन चाहन्छु मलाई सवाल जवाफमा साथ दिनुभयो टिका पोखरेलजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद आजलाई भने श्रोता कार्यक्रमबाट म मदन भण्डारी जाँदा जाँदै एउटा मुक्तक तपाईँलाई छोड्न चाहन्छु हुन त मेरी प्रिया कुनै परी भन्दा कम छैन हुन त मेरी प्रिया कुनै परी भन्दा कम छैन स्वतन्त्रतामा रमाउने चरी भन्दा कम छैन वर्षौँको अनुभवले यही कुरा प्रमाणित गरियो प्रेम गर्नु पनि कुनै नोकरी भन्दा कम छैन प्रेम गर्नु पनि कुनै नोकरी भन्दा कम छैन हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा भरुन् शुभरात्रि जय मुक्तक मिला तिमरा दुई नजर ले हेरी दिए मलाई चाहिन अर्को केही लोला ठुला तिमरा दुई नजर रस मात्र पाए चाहे को के सुंदर मुहार तिम्रो चंद्र शर्मने एक पल देख न पाए